गीतको थोपा पातामा टल्किन्छ हेर्छु तिम्रै रूप झल्किन्छ पागल हुन्छु सम्झे मरुँदा यो मुठो तिम्रै हो यो धागन तिम्रै हो छटपटाउँछु तिमी नहुँदा पातमा टल्किन्छ पापमा हेर्छु तिम्रै हुन्छु सम्झे मराउँदा यो मुटो तिम्रै हो यो धारकम तिम्रै हो छटपटाउँछु तिमी नहुँदा यो मुठो तिम्रै हो यो धारकम तिम्रै हो छटपटाउँछु तिमी नहुँदा